नमस्कार अनि हार्दिक स्वागत अभिवादन छ तपाईँ सम्पूर्ण मित्रमा लोकसाङ्गीतिक अभिवादन रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू अर्पण सबैका लागि सधैँका लागि इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सुधा चाहिँ आज पनि तपाईँसँग केही मिठो आवाजबाट तपाईँलाई मनोरञ्जन दिनको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोम उपस्थित भएको छ लोकसङ्कार को यो बसाई तपाईँले हप्तामा सो दिन सुन्न सक्नुहुनेछ बिहान नौ बजीको नेपाल नेपालवाणी समाचारपछि हामी दस बजीसम्म तपाईँको साथमा रहेर कहिले राष्ट्रिय कलाकारहरूसँग कुराकानी गर्छौँ भने कहिले मिठा मिठा लोखावाजबाट तपाईँलाई मनोरञ्जन दिने प्रयासमा रहने गर्छौँ र आजको यो श्रृङ्खलामा केही भर्खरै मात्रामा बजारमा आएका नयाँ आवाजहरू नयाँ प्रस्तुतिहरू तपाईँको माझमा प्रस्तुत गर्नेछु तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु पाएको छ सँगसँगै एक सय चार थप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा सुनिरहनु भएको छ कार्यक्रम लोक सुनगार हो यो बसाइमा केही मिठा आवाजहरू रहनेछन् तपाईँको लागि कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा मिठो आवाजबाट तिमी हृदय सानो मेरो आँसु झर्छ पूर्णकला बेसी अनि गोविन्द पङ्गेनीको आवाजमा गोविन्द फङ्गेनीको लय शब्द सुरसेनामा तपाईँ सम्पूर्णको लागि तिमीहरू दय सानो मेरो आँसु झाल्छ भन्छु तिमलाई धेरै माया गर्ने रोएर हिँड्छु तिमीलाई के थामा कति आतिन्छु तिमी रुँदा मेरो आँसु झर्ने कोही छैन छु नि तिमलाई धेरै माया गर्ने कोही छैन भनेर तिमीले मन नदुखाउ माछु नि तिमलाई धेरै माया गर्ने पूर्णकला विषय अनि गोविन्द पङ्गेनीको आवाजमा लय शब्द सृजना गोविन्द पङ्गेनीको रहेको थियो यस मधुर आवाज तपाईँको लागि प्रस्तुत गरे कार्यक्रम लोकसङ्कार सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ यो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुऱ्याउनको लागि मित्र रिजनको सहयोग मिलिरहेको छ आवाजबाट सुन्छु तपाईँको साथमा खाना खाने बेला पनि भएको छ सोमबार कतिपय साथीहरू स्कुल जाने चाहिँ स्कुल जाने तयारीमा हुनुहुन्छ कलेज जाने साथीहरू कलेजबाट फर्कने फर्किँदै हुनुहुन्छ बाटोमा हुनुहुन्छ या कतिको दिनमा कलेज छ भने कलेज जानको लागि एकदमै तयारी अवस्थामा हुनुहुन्छ पेटीको दिनमा बसेर पनि कतिले रेडियो सुन्नु भएको छ मिठा मिठा गीत बस्छन् गीतसँगै आफ्नो मनलाई साट्छु मेरो मनका केही पीडाहरूलाई अलि हल्का बनाउँछु भन्ने तपाईँलाई लाग्छ तिनै मिठो आवाज तपाईँको मन हल्का गराउने आवाज हामी यहाँबाट प्रस्तुत गर्ने गर्छौँ अवश्य पनि लोकसङ्कार हप्ताको सदिन दिन शनिबार बाहेक हरेक दिन आउने गर्छ तपाईँको माझमा कहिले लोकसङ्गीत क्षेत्रमा लामो समयबाट लोकसङ्गीतलाई माया गर्दै अगाडि बढ्नु भएका कलाकारहरूसँग कुराकानी गर्छौँ भने कहिले तपाईँलाई मनपर्ने मिठा मिठा लोकसुमुझुरा आवाजहरू तपाईँलाई प्रश्न तपाईँलाई सुनाउने गर्छौँ तपाईँलाई थोरै भए पनि तपाईँको मलाई हल्का अनि मनोरञ्जन दिने प्रयासमा हामी जुटिरहेका हुन्छौँ हर पल हर समय यति बेला फेरि अर्को आवाजलाई जोड्न चाहन्छु तपाईँ सम्पूर्णको लागि तिम्रो तस्बिर प्यारो लाग्छ मलाई सानो साँच्चै जब छुटिन्छ जब एकअर्काबाट टाढो भइन्छ त्यति बेला तस्बिर पनि प्यारो लाग्ने गर्छ उसको तस्बिर हेरेर दिन कटाउने यसका तस्बिर हेरेर अतीतलाई चाहिँ सम्झने र उसको तस्बिर हेरेर उसलाई माया गरिरहने यस्तै आवाज तिम्रो तस्बिर प्यारो लाग्छ मलाई रामजी काँड अनि देवीखर्ती मगरको आवाजमा तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोस्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 सुन्नु भएको छ तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ त्यहाँ हामीलाई सुन्नु भएको छ र कार्यक्रम कस्तो लागिरहेको छ सुझाव सल्लाह प्रतिक्रिया पनि तपाईँले हामीलाई प्रेषण गर्न सक्नुहुनेछ तपाईँका सुझाव सल्लाह अनि प्रतिक्रिया तपाईँले दिनु भएन भने मनमै राख्नुभयो भने अबका अगाडिका दिनमा फेरि कार्यक्रमलाई अझै फरक तरिकाबाट अझै उत्कृष्ट बनाएर अगाडि लैजानका लागि केही गाह्रो हुन्छ त्यसैले तपाईँ जसरी सुन्न चाहनुहुन्छ त्यस्तै सुझाव सल्लाह तपाईँले प्रेषण गर्न सक्नुहुनेछ यति बेला फेरि तपाईँ सम्पूर्णको मनोरञ्जनको लागि अर्को आवाजलाई उठाउँदैछु मृत्युको मुखमा आँसुमा पूर्णकला विषय अनि चित्र साईको आवाज रहेको छ मलाई शब्द सृजना गोविन्द पङ्गेनीको रहेको छ तपाईँ सम्पूर्णको लागि आवाज राख्छु आवाज पछि आउँछु सुन्दै गर्नुहोला तिमी माया मार्यो भने गर्न सकेछु म भाग्यले ठगे तिमी भएछ मेरो जिन्दगी मेरो तोको मुखमा पर्न सकेछु म तिमीले आफ्नो यदि माया मर्यो भने भन्न सक्छु तिमीले माया गर्छौ र बाँच्ने आधार छ सानो यदि माया मर्यो भने भन्न सक्छु म हजुर यो आवाजपछि तपाईँलाई फेरि स्वागत छ मृत्युको मुखमा पर्न सक्छु सानो पूर्णकला बेसी अनि चित्र साईको आवाजमा गोविन्द पङ्गिनीको लय शब्द सिर्जनामा तपाईँ सम्पूर्णको लागि समथुर आवाज राखेँ अवश्य यो आवाजबाट पनि तपाईँले थोरै भए पनि मनोरञ्जन लिनुभयो मैले आशा गरिरहेको छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच होस् र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट विश्वभर हामीलाई सुन्नु भएको छ रिजन प्राविधिकबाट आवाजबाट सुन्छ कार्यक्रम लोकसङ्कारमा रहेर तपाईँलाई केही मिठा आवाजहरू सुनाउने प्रयास गरे यिनै मिठा आवाज सँगसँगै आजलाई पनि कार्यक्रमबाट विधा माग्ने बेला पाएको छ सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ कार्यक्रमप्रति सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा तपाईँले आफ्ना सुझाव सल्लाह अनि प्रतिक्रिया प्रेषण गर्न सक्नुहुनेछ यति बेलसम्म सुन्नुभयो पुनः एकपटक तपाईँलाई धन्यवाद छु प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद दिँदै अन्तिममा एउटा आवाज तपाईँ सम्पूर्णको लागि सम्झिरहेछु मैले पूर्णकला बेसी अनि खुमन अधिकारीको आवाजमा शब्द बाबुराम बोहराको छ भने लय खुमन अधिकारीको रहेको छ यो आवाज तपाईँ सम्पूर्णको लागि छाड्दै कार्यक्रम लोकसङ्कारको यो श्रृङ्खलाबाट सुविधा माग्छ नमस्कार उसलाई साथी साथैमा जुन्छ मेरो आत्मा रोएको सुन्छ सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुठु भेट्नलाई आउँथे म चारी भाइ भुर भुर उड्दै पा बग्दै सल सल साथै जुन छ मेरो आत्मा खो कोसुन छ सम्झिरहन्छु मायालाई हरेक पल पला भुरु पानी भए बग्दै सला सला चारी भए भुरु भुरु उड्दै पानी भए बग्दै सला सला सुन्दै हुनुहुन्छ सबैका लागि